श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलाप्रविलसन् प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामि नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये कुमारजी तत्पश्चात् कसरी भगवान् श्रीशिवकविवाह सतीदेवीसँग हुन गयो श्री विष्णुबाट कन्यादान दिने क्रममा छल गर्दा कुनै अप्ठ्यारो परे कि परेन त हे प्रभु अब यो आज्ञा होस् तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ उपरान्त विवाहको दिन विष्णु भगवान दक्ष प्रजापतिका घर जानुभयो भिरणीले कन्यादानको सामग्री तयार पार्न लगाइन् विधिपूर्वक यज्ञ हुन लाग्यो वैदिक विधि अनुसार विवाह सम्पन्न गर्नका निमित्त आवश्यकीय पुरेतहरूको उपस्थिति गराइयो विवाहको यो प्रक्रिया धुमधामसँग चल्दै थियो यता श्री महादेव भने आज आफ्नो विवाहको समय भने भोलि बिस भाङ धतुर खाई अचेत भई यी सब कुराहरू भोलि कैलाशमा मस्त रहिरहेका थिए बिहानदेखि नै श्री महादेवको यस प्रकारको अचेत अवस्थादेखि देवगणहरू साह्रै नै चिन्तित थिए उता कन्यादानको समय भइसक्यो श्री महादेवको अहिलेसम्म पनि अत्तो पत्तो छैन कहाँ जानुभयो होला अब यदि यो कन्यादान भइहाल्यो भने के गर्ने न त यो कन्यादानको शुभ घडीलाई मैले छल्नु नै मिल्छ न त मैले सतीदेवीलाई कन्यादान लिइसकेपछि फेरि श्री महादेवसँग त्यो कुरा फर्काउन मिल्छ बडो फसाद पर्यो भगवान् विष्णु स्वस्थ लाग्नुभयो उता भगवान् श्री शिव भने अक्षत नै अवस्थामा थिए हिजो अस्तिसम्म अत्यन्त प्रफुल्ल अवस्थामा रही मेरो यो दिन सतीदेवीसँग विवाह हुन लागेको छ भने सारा देवघरलाई सुनाउँदै हिँड्ने महादेव आज बिहानदेखि नै यसरी विवाहको दिनलाई नै भोलि बिस भाङ दथुरो सेवन गरी अचेत अवस्थामा रहिरहेको देखेर सारा देवगढ समेत अत्यन्त चिन्ता हुन थाल्यो अब के गरी श्री महादेवलाई होसमा ल्याउने हो अर्को कुरो महादेव यसरी अचेत रहेको अवस्थामा यदि कसैले पिउताइदिने हो भने ठुलो डर थियो कि कतै श्री महादेव क्रोधित भई उसैलाई नै फसो नगरिदियो बडो अप्ठ्यारो स्थिति थियो उता श्री विष्णु भने छटपटाइरहेका थिए मनमा नै विष्णु विचार गर्दै थिएँ कन्यादानको बेला भइसक्यो मैले दान लिएपछि महादेवले लिन र मैले दिन हुँदैन अब कसो गरौँ के गरौँ अनेकन तर्क वितर्क विश्वको मनमा उठ्न थाल्यो दैवको माया महादेवले झल्यास सम्झे र होसमा आए ओहो कन्यादानको दिन त आजै हो विष्णु त अब त्यहाँ पुगिसक्यो होलान् लग्नको बेला पनि भयो क्यारे मैले त निकै गल्ती पो गरेछु छटपट बुढो सन्यासीको रूप लिएर दक्ष प्रजापतिको आँगनमा कस्तो बेलामा पुग्यो भने दक्ष प्रजापतिले सतीदेवीको बुढी औँला समाई बिरणीले सुनका कमण्डहरूले जलको धारा दिन लागेको बेलामा भिक्षाम त्यही भन्दै तिनीहरूलाई हेरे हे विष्णु हे दक्ष प्रजापति पहिले मलाई भिक्षा देऊ भिक्षा नदी कन्यादान लिनु दिनु गरे भने म श्राप दिनेछु यो भने बडो जोरले डमरु बजाई कन्यादान भइरहेको ठाउँमा बसिरहे पहिले त दक्ष प्रजापतिले सुनेको नसुने गरी कन्यादानको आफ्नो कामलाई अगाडि बढाइरहे तर पुनः पुनः फेरि सन्यासी रूपी श्री महादेवले अब म श्राप दिन्छु अब भिक्षा दिने बे देऊ नभए म तत्काल श्राप दिइरहन्छु भन्ने यस्तो प्रकारको कठोर शब्द आफूलाई भनिरहेको देखेर एकैछिनको लागि सो कन्यादानको कामलाई रोके तब विष्णु भगवान् भने शान्त स्वरमा भन्नुहुन्छ हे भिक्षुक कन्यादानको समय आइसक्यो तसर्थ कन्यादान सकिने बित्तिकै भिक्षा पाउनुहुनेछ अहिले यहाँ आएर बस्नुहोस् यस्तो कुरा सुनेपछि हुन्छ त लौ ठिकै छ यति भनेर विष्णु बसेको ठाउँमा गएर शिव बस्नुभयो विष्णुले पनि आफ्नै आसनमा शिवलाई बस्न दिनुभयो दक्ष प्रजापतिले केही विरोध गरेनन् तब जब कन्यादान दिने बेला भयो बिस्तारै दक्ष प्रजापतिले हात उठाए सतीदेवीको हात उठाए अनि भिरणीले कमण्डहरूले पानी हातमा हाल्दै थिए तत्काल सतीदेवीको हात विष्णुको हातमा सुम्पने ठाउँमा विष्णुले आफ्नो मायाले छोपेर सन्यासी रूप महादेवको हातमा सतीदेवीको हात पारिदिए जब मायाले दक्ष प्रजापतिले छोड्यो उनी आश्चर्यचकित भए आफ्नो छोरीको हात त त्यस सन्यासीको हातमा पो त दिएछु मैले तब दक्ष प्रजापति साह्रै नै दुखी भए अनि भगवान् विष्णुलाई भन्न लागे हे विष्णु तिमी त कपटी र दुर्त रहेछौ तिम्रो कुराको भरमा पर्दा सुनको लता जस्तै शरीर भएकी मेरी छोरी वृद्ध सन्यासीको हातमा परे यो साह्रै अनर्थ भयो तिमीबाट यस प्रकारको व्यवहार होला भन्ने कुरा मैले कल्पनासम्म पनि गर्न सकेको थिइनँ यो साह्रै अनर्थ भयो अब म के गरेँ मेरो सर्वस्व हरेर लग्यो बडो विलाप गर्न थाले दक्ष प्रजापति विष्णु भने त्यसतर्फ कुनै ध्यान नदिएर इसाराले शिवजीसित बिदा मागेर विश्व वैकुण्ठ धाममा गए विश्व गएपछि सतीदेवीलाई दक्षी प्रजापति भन्दछन् हे पुत्री त्यस पापिष्ट विष्णुले गर्दा तिमी यो अवस्थामा पर्यो यस्तो सन्यासी दिगम्बर स्वामी पायो हेर त कति वृद्ध छ यो हामीले कुन जन्ममा के पाप गरेका थियौँ र यस प्रकारको यो दशा आज हामीले भोग्नु पर्यो कति फोहरी र घिन लाग्दो छ यो भइहाल्यो हामी तिमीलाई पालौँला अहिले त्यसैसँग तिमी जाऊ यस्तो पिताको वचन सुनि बहिनीहरूले देवता स्वामी पाएको सम्झेर मनमा ठुलो दुःख लागे तापनि बुद्धिमान भएकी हुनाले आफूले सम्हालेर मेरो कर्ममा यस्तै लेखेको रहेछ भने चित्त बुझाइ जस्तै भए पनि मेरा बाबा महतारीले दिएका हुनाले यी मेरा आफ्ना हुन् यिनै मेरा पति हुन् यी ईश्वर स्वरूप नै छन् चाहे दिगम्बर हुन् चाहे सन्यासी चाहे वृद्ध यी मेरा पति हुन् यति भनी आफूले आफूले सम्झाइन् तब सन्यासी रूप महादेवले सतीदेवीलाई भने हे स्त्री अब यहाँ बसी के गर्ने आफ्नो घर जानुपर्छ तिम्रा माता पिता सिद्ध बिता मागेर आऊ देवीले हवस् पनि माता पितासँग पिता माथिन् दक्ष प्रजापति दम्पतिले ठुलो धैर्य गरी आँखाबाट अविरल आँसु बघाए बिदा दिए आफ्नो हेरचाह गरे यस वृद्धको पनि हेरचाह गरे यो वृद्ध यसलाई स्याहार सुसार गर्न मेरी यी कोमल यति सुकुमारी पुत्रीलाई कति गाह्रो भुल्ला यो वृद्ध के खाँदो होला यसलाई कसरी पाल्न सकौला हे छोरी कर्मले यस्तै पारी ल्यायो मनलाई बलियो पारे आफ्नो र यो वृद्धको सदैव रक्षा गरे बडो दुःखका साथमा ती दुवै दम्पतिले सतीदेवी र सन्यासी रूप महादेवलाई बिदा दिए अघि अघि सतीदेवी र तिनको पछि पछि महादेव हिँडे सतीदेवीले फर्केर माता पितालाई प्रणाम गरे तब धेरै टाढा पुगेपछि सन्यासी भन्दछन् हे सुन्दरी तिमी कहिले घरदेखि बाहिर ननिस्केकी सधैँ सुखमा रहेकी कोमल शरीर भएकीले हिँड्न गाह्रो भयो होला बिस्तारै बिस्तारै हिँड आफ्नो स्वामीको यस्तो वचन सुनेर सतीदेवी भन्दछिन् हे स्वामी मलाई त गाह्रो भएको छैन उमेरदार भएकी हुनाले हिँड्न सहजैसँग सक्छु हजुर वृद्ध अवस्थाको हुनुहुन्छ परिश्रम पर्दा सुस्त सुस्त हिँड्नुहोस् यस्तै अनेक प्रेमका कुरा गर्दै दम्पति हिँडिरहेको थिए पति वृद्ध छन् म भर्खरकी पूर्ण योवनामा छु स्वामीलाई कसैले केही गरी दुष्ट लिएर मलाई हरेर लैजान्छ कि भन्ने शङ्का उब्जेर वृद्ध पतिका नजिकै रहेर सतीदेवी हिँड्दै थिए जाँदा जाँदा कैलाश पर्वतको फेदीमा ती दुवै दम्पति पुगे सतीदेवीको चरित्र हेर्ने इच्छाले पर्वतको शिखरमा खरले बनाएको एउटा कुटी उत्पत्ति गरेर हेर सती हाम्रो घर ऊ त्यही हो यति भनी शिवले देखाए तब यो घरको आँगनमा पुगेपछि तिमी भित्र जाऊ खानेकुरा केही भए खाएर भोक मेट मलाई थकाइ लागेको छ म एकैछिन हिँडे पल्टन्छु भनेर बेस भाङ धतुरो खाएर आँगनमा लम्पसार परेर महादेव फुटे सतीदेवीले त्यो खरको छुप्रोदेखि आफ्ना पिता दक्ष प्रजापतिको खर सम्झे र आफूलाई धैर्य दिन बिर्सेर आँखादेखि आँसु खसारे झट्ट मेरो कर्मले यस्तै पार्यो भने मनमा धैर्य लिई कुचोली घरभित्र पसी हेर्दा सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन् त्यसलाई कुचोरे छारी सफा गरेर बढारिन् स्वामी जागा भएपछि अब के खान दिने भने उति सबै खोजिन् कहीँ केही पाइन आकुल व्याकुल चित्त भए तापनि सन्यासी रूप महादेवका गोडा मुनि आएर बसिरहे महादेव बिर्सनु भएन चार दिनपछि महादेव जागा हुनुभयो जागा हुने बित्तिकै राता राता आँखा पारेर श्री महादेवले भन्न लागे हे पापिनी स्त्री मलाई बाहिर सुतेकै ठाउँमा छाडेर आफूभित्र सुतिस् त्यसो गरे तापनि तैँले मलाई भिउजाउनु पर्दैन थियो केही खुवाउनु पर्दैन थियो लफन तैँले केही खाइस् कि खाएनस् यति भनेर हप्काए तापनि सतीदेवीले हँसिलो मुख गरेर यो कुरा भने हे स्वामी हजुर निन्द्रामा मगन मस्त भएको देखेर जागा गराउन सकिनँ म पनि सुतेकी छैन यहाँ आएर बसिरहेकी छु मैले त भण्डारमा जे जति भएका मिष्टान्नहरू खाएँ अब हजुर के खानुहुन्छ आफूले रिसाएर बोल्दा पनि हँसिलो मुख पारेर श्रृङ्गारले युक्त भएको मिठो र मधुर बोली बोलेको सुनेर महादेवलाई दया आयो र प्रेमपूर्वक भने हे प्रिय हाम्रो घर यो होइन त्यो घरको भित्र च्याति हेर त यस्तो आश्चर्यले भरिएको मिठो शब्द सुनेर सतीदेवी भन्दछिन् हे स्वामी यो हजुर कस्तो अनर्थको कुरा गर्दै हुनुहुन्छ भएको घर बिगारेर नभएको घर कहाँ हेर जाने फेरि बनाउनु पर्ने भयो भने हजुरको वृद्ध अवस्था म स्त्री जाति कसले घर बनाइदिएला आफै अघि सरे व्यर्थको परिश्रम आइलाग्नेछ तसर्थ हे स्वामी यो अवस्थामा यो खरको फित्ता च्यात्ने कुरा नगर्नुहोला भएको चिज बिगारेर भत्काई नभएको चिज कहाँबाट पाउन सकिन्छ यस्तो तर्कयुक्त स्नेहले भरिएको वचनले सन्यासी रूप महादेव खुसी भएर जुरुक्क उठी खरको भित्तोमा लात्ताले हानेर भत्काइदियो तब टल टल टल्कने मणिमाणिक्यले भरिएको कैलाश पर्वतको दर्शन स्पष्ट सती देवीले देखिन् तब सतीदेवीको मनमा मेरा पिताको घर भन्दा पनि हाम्रो यो घर कसको रहेछ भनी शङ्का उठ्यो अनि शङ्कर भगवान्ले भन्नुभयो हे प्रिय हाम्रो घर यही हो यति भनी हात सम्भाइ कैलाश भवनमा लगे हे प्यारी यस भवनको चोकमा गाईको गोबरले मण्डल आकार बाटुलो पारेर लिप तब सतीदेवीले आफ्नो पतिको आज्ञा तुरन्त पालन गरिन् अनि त्यही मण्डलाकार मध्यमा गएर निर्मल स्फटिक जस्तो सेतो विशम्बर मूर्तिको दर्शन सतीदेवीलाई भगवान श्री शिवले दिनुभयो तब सतीदेवी आनन्दले विभोर भएर आँखादेखि हर्षको आँसु बगाउँदै जगतपति श्री शङ्कर भगवान् पति पाएकोमा आफूलाई धन्य सम्झे फुलको माला सहर्ष पहिराइन् तिन पटक परिक्रमा गरी भवमा साष्टाङ्ग दण्डवत पनि गरिन् त्यसपछि शिवशक्ति स्वरूप भएर आनन्दपूर्वक ती दुई दम्पति कैलाशमा रहँदा भए हे अगस्त्य मुनि यस प्रकारले विष्णुले सतीदेवीलाई छल गरी शिवको हातमा पारिदिए जब शिवले सती देवी आफ्नो पत्नीको रूपमा पाउनुभयो तब शिव बहुतै प्रसन्न हुनुभयो सतीदेवी पनि बहुतै प्रसन्न मुद्रामा रही यी दुवै कैलाशपुरमा आनन्दसँग आफ्नो जीवन भोग गर्दा भए यति श्री स्कन्द पुराणे केदारखण्डे महाक महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वरा वर्त कथाम सतीदेवी विवाह कैलाश दर्शन नाम चतुर्थ अध्याय तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथा प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा अनुसृतिस्वभावात् करोमि यद्यत् सकलम् परस्मै नारायणायेति समर्पयेतत् काम मोक्ष ये यी पुरुषार्थ का साधन शरीर नहीं हो अतः शरीर को सदै रक्षा गर्नुपर्छ रोगहरू मुख्यत पाप कर्मकै परिणाम हुन् तसर्थ सत्कर्म गर जाति चम्पक बिल्व पत्र रचितम् पुष्पं च